इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्जोनी तथा नशारोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोनी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न शून्य पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक द्वारा बाइक सर्भिसिङ बाइक एक्सचेंज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे टाड़ी सोरुम रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल रेन्ज र माइलेजका लागि हिरो मात्र मार्शल इम्पोरियममा मनोरञ्जनका लागि सुनो हजुर सुनो हजुर यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी बिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उनापचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्ष प्लम्बर साथ व्यवस्थाका साथै एसियन को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited लाइन सोप Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot N P मार्फत संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा स्वागत छ म ध्रुवराज खनाल खबर विस्तारमा एमालेको नव महाधिवेशन अन्तर्गत बन्द सत्रमा अध्यक्ष झन्नाथ खनालको राजनैतिक प्रतिवेदन पेश गर्नु भएको छ अध्यक्ष खनालले शुक्रबार टेबल गरेको राजनैतिक प्रतिवेदन प्रस्तुत गरेको नेता ठाकुर गैरीले जानकारी दिनुभयो अब महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र सचिव युवराज ग्यावालीको विधान संशोधन मसौदा पेश भएपछि सम्म विभाजन गरी छलफल गर्ने कार्यक्रम छ नेता भरतमोहन अधिकारीले संसदबाट चुनिने प्रधानमन्त्री सहितको शासकीय स्वरूपको प्रस्ताव सहित पूरक प्रस्ताव राख्नु भएको छ अध्यक्षले पेश गरेको प्रस्तावमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री सहितको शासकीय स्वरूप हुनुपर्ने व्यवस्था छ यस्तै अध्यक्ष खनालले बहुपहिचानका आधारमा संहिता हुनुपर्ने प्रस्तावमा संशोधन हाल्दै अधिकारीले साझा पहिचानको संहिताको प्रस्ताव गर्नु भएको छ अधिकारीले दर्ता गराएको फरक प्रस्तावको संगठनात्मक संरचनामा अहिले एउटा भरिएको दुईवटा वरिष्ठ अहिले भनिएको दुईवटा वरिष्ठ नेता हुनुपर्ने प्रस्ताव छ यस्तै दुईवटा उपमहासचिवको पद हटाउनु पर्ने र कोषाध्यक्ष थप्नुपर्ने उल्लेख छ नेपाली कंग्रेसले आफ्नो विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको अधिवेशन तोकेकै मितिमा सम्पन्न गर्न निर्देशन दिएको छ प्रधानमन्त्रीको सरकार निवास बालवाटारमा आज बिहान बसेको पदाधिकारीको बैठकले नेविसंघले अधिवेशन गराउन तय गरेको मिति भदौ उनातिस तीस र एकतीसमै अधिवेशन गराउने निर्णयलाई अनुमोदन गर्दै यस्तो निर्देशन दिएको हो पटक पटक मिति तोकिँदै आए पनि हुन नसकेको नेविसंघको अधिवेशन तोकेकै समयमा सम्पन्न गर्नका लागि आवश्यक काम थाल्न बैठकले निर्देशन दिएको हो यसै बैठकमा नयाँ आर्थिक वर्षको बजेट समसामयिक राजनीतिक परिस्थिति संविधान निर्माण लगायतका विषयमा छलफल भएको थियो निर्वाचन आयोगले मङ्सिर चारको संविधान सभा निर्वाचनमा खर्च भएको भएको खर्च विवरण बुझाउन अटेर गर्ने राजनैतिक दललाई कारवाही गरेको छ खर्च विवरण बुझाउन पटक पटक ताकेता गर्दा पनि बुझाउन अटेर गर्ने साना अठार दललाई एक हजार रुपियाँ जरिवाना गरेको आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिनुभयो राईका अनुसार कारवाहीमा परेका साना अठार दल संविधान सभाको निर्वाचनमा एक सिट पनि जित्न नसकेका दल छन् इजिप्ट सरकारले बजेट घाटा कम गर्ने भन्दै विद्युत महसुल र इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ त्यहाँको सरकारले इन्धनमा दिँदै आएको अनुदान समेत कटौती गरेको अधिकारीहरूले जनाएका छन् पाँच वर्षभित्र इन्धनको घाटा समायोजन गर्ने भन्दै सरकारले अनुदानको कटौती सहित इन्धनको मूल्य बढाएको बीबीसीले जनाएको छ हाल इजिप्ट सरकारले इन्धन उत्पादनको मूल्य भन्दा आधा सस्तोमा बिक्री गर्दै आएको थियो र विश्वकप फुटबल अन्तर्गत आज सेमी फाइनलको समीकरण पूरा हुने भएको छ नेपाली अनुसार राति पाउने दस बजे अर्जेन्टिना र बेल्जियम भिड्नेछन् यसै गरी बिहान भोलि बिहान पाउने दुई बजे नेदरल्यान्ड्स र कोस्टारिका आम्ने सामने हुनेछन् आजको विजेताले सेमी फाइनलमा भिडन्त गर्नेछन् अर्जेन्टिनाले प्री क्वार्टर फाइनलमा स्विजरल्याण्डलाई र बेल्जियमले अमेरिकालाई पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेका हुन् यस्तै नेदरल्यान्ड्सले मेक्सिकोलाई पराजित गर्दा कोस्टारिकाले ग्रिसलाई पाखा लगाएको थियो अवस्था दिउँसो एक बजेको अर्पण खबर सकियो ध्रुवराज आज्ञा चाहन्छु नमस्कार